नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु आधुनिक यात्राको अर्को एउटा नवीन श्रृङ्खला लिएर आज पनि तपाईँलाई भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा आधुनिक यात्राको यो श्रृङ्खला तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com log in गरेर पनि विश्वको जुन जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ विशेष गरी आधुनिक यात्राको यो श्रृङ्खलामा हामी तपाईँको माझमा नेपाली सुगम सङ्गीतको क्षेत्रमा चर्चामा रहेका सुगम सङ्गीतको फाँटमा सुनिएका बजेका गीत सङ्गीतहरूलाई तपाईँको माझमा राख्छौँ जुन गीत सङ्गीत सदाबहार रूपमा बजिरहन्छन् जुन गीत सङ्गीत अहिले अहिले पनि नेपाली गीत सङ्गीतको बजारमा अझ भनौँ सुगम सङ्गीतको फाटमा चर्चामा रहेका छन् ती गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गर्छौँ र आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर विशेष गरी विशुद्ध रूपमा हामी तपाईँको माझमा आधुनिक गीत सङ्गीतहरू प्रस्तुत गर्छौँ आधुनिक गीत सङ्गीत सुन्दा कहीँ न कहीँ कतै न कतैबाट तपाईँलाई पनि ती गीत सङ्गीतले छोएको जस्तो लाग्छ त्यसैले पनि तपाईँ यी गीत सङ्गीत गीत सङ्गीतहरूसँग अझ धेरै नजिक हुनुहुन्छ यति बेला आधुनिक यात्राको यो श्रृङ्खलामा राख्छु तपाईँ सम्पूर्णको लागि यो निकै नै मधुर आवाज़ thank you जितेर गई या हरेर गई नतिजा आफैतिर पारेर गई ऊ जितेर गई या हरेर गई नतिजा आफैतिर पारेर गई हिजो निम्ता दिई बाँच्न दिलमा हिजो निम्तादी बस्न दिलमा आज गाडे तरले बारेर गई उजितेर गई यहरेर गई नतिजा आफैतिर पारेर गई बाट सिना छरेर गए बाँच्दै त थिए घायल नै भए पनि मुस्कानको छुरा रोपी मारेर गई जितेर गई या हरेर गई नतिजा आफैतिर पारेर गई हारेर गई नतिजा आफैतिर पारेर गई हिजो निम्तादी बस्न दिलमा बास आज काँडे तारले बारेर गई राजिक दिलको सुमधुर आवाजमा तपाईँले सुनिसक्नु भएको छ निकै नै मर्मस्पर्श गीत आधुनिक यात्राको यो श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी हरेक हप्ताको तिन दिन आउँछौँ सोमबार बुधबार त्यस्तै गरी शुक्रबार आज शुक्रबार यो श्रृङ्खला हो र यो श्रृङ्खलामा रहेर यस्तै मर्मस्पर्शी गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ जुन गीत सङ्गीतले कहीँ न कहीँबाट तपाईँलाई पनि छोएको छ जुन गीत गीत सङ्गीत सुन्दा तपाईँलाई पनि कहीँ न कहीँ कुनै न कुनै दिनको सम्झनाले झस्काउन सक्छ ती गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ रमाइला खाले अनि यस्तै मर्मस्पर्शी गीतहरू आजको कार्यक्रममा लिएर हामी आइसकेका छौँ र तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ यति बेला फेरि पनि अर्को एउटा निकै नै चर्चित आवाजलाई नै तपाईँको माझमा राख्न चाहन्छु निशा अधिसारको आवाज हो जो नेपाली सुगम सङ्गीतको फाटमा भर्खरै पदार्पण गर्नुभएको छ उनी सुमधुर स्वर्की धनी गायिका निशा दिसारको स्वरमा रहेको गीत अबको क्रममा तपाईँको माझमा राख्छु जमा जमानामा छौ निसा देसारको सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्समा साथसाथै तपाईँले यति बेला हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com log in गरेर पनि विश्वको जुनसुकै कुनामा रहेर सुनिराख्नु भएको छ र विशेष गरी आधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी सोमबार बुधबार त्यस्तै गरी शुक्रबार आउने गर्छौँ दस बजेको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब एघार बजेसम्म र यो श्रृङ्खलामा रहेर यस्तै गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र गरि नै रहनेछौँ जबसम्म तपाईँले माया गर्नुहुनेछ जबसम्म तपाईँले साथ दिनुहुनेछ यति बेला आधुनिक यात्राको यो श्रृङ्खलामा फेरि पनि अर्को एउटा सुमधुर आवाजलाई नै तपाईँको माझमा राख्न चाहन्छु स्वरूपराज आचार्यको सुमधुर स्वरमा रहेको गीत तपाईँको माझमा राख्छु तिमीलाई भेट्न पाउने भाग्यमानी यति बेला तपाईँ सम्पूर्णको लागि यो निकै नै सुमधुर आवाज राख्न चाहन्छु भन्दै थिएँ जे होस् तपाईँको माझमा यस्तै यस्तै गीत सङ्गीतहरू हामी प्रस्तुत गर्छौँ यति बेला राजीले पृष्ठमा बजाउन थालिसक्नु भएको छ यो सुमधुर आवाज तपाईँकै लागि को बन्दै थियो मातरो न पानी पनि मिलेन तिमी पराईको बन्दै थियो म न पानी पनि मिलेन हिजो समाङ्गालोमा सँगै हामी हिजो अङ्गालोमा सँगै हामी अब छुन पनि मिलेन अब छुन पनि मिलेन तिमी पराईको बन्दै थियो म त रुन पनि तिमी पराईको बन्दै थियो म रुन पनि मिलेन निकै नै सुमधुर आवाज तपाईँको माझमा प्रस्तुत गरिसकेका छु मैले तपाईँलाई अगाडि आचार्यको समयमा रहेको गीत प्रस्तुत गर्छु भनेको थिएँ प्राविधिक कारणवश तपाईँ त्यो गीत प्रस्तुत गर्न सकेन त्यसको लागि पनि क्षमा प्रार्थी छु र आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर यस्तै गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गर्दा गर्दै हामी आजको कार्यक्रमको लगभग अन्त अन्तमा आइसकेका छौँ यतिन्जेलसम्म तपाईँले आधुनिक यात्राको यो श्रृङ्खलालाई सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको डब W W W dot radio Arpan dot com log in गरेर विश्वको जुनसुकै कुनामा रहेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र त्यस्तै गरी यतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद दिँदै आधुनिक यात्राको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि छुटिन्छु हवस् त नमस्कार पानीको मूल फुटे सरी आँसु भुलु भुलु मलाई हेरी रोइरह्यो हेरे टुलु टुलु हेरे टुलु टुलु नरो भनेर मैले तिम्रो आँसु पुस्न पनि मिलेन नरो भनेर मैले तिम्रो आँसु पुस्न पनि मिलेन हिजोसम्म सँगै हामी अब छुन पनि मिलेन अब छुन पनि मिलेन तिमी पराईको बन्दै थियो मातरो न पानी मिले कसैको त भयो पूजा कसैको त भयो बरे पाउ पनि पूजा माया गर्ने मुटु मेरो भयो धुजा धुजा भयो धुजा धुजा बाटा हेरिरहे नजिक हुन पनि मिलेन टाढैबाट हेरिरहे नजिक हुन पनि मिलेन हिजो हिजोसम्म रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट